एन्टेना फाउन्डेसन नेपालको उत्पादन नेपाल चौतारी प्रस्तोता राजन पराजुली नमस्कार विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ नेपालको सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले निर्वाचन क्षेत्र बाट निर्वाचित सभासदहरूले मागेको पाँच करोड रुपियाँका बारेमा छलफल गर्दैछु सभासदले मागेको पाँच करोड रुपियाँ दिनु उचित होला कि नहोला विगतको अनुभवले के भन्छ हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अर्थविद डाक्टर चिरञ्जीवी नेपाल उहाँ अर्थ मन्त्रालयको पनि पूर्व आर्थिक सल्लाहकार हुनुहुन्छ नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार प्रश्न र भोकाई हामीलाई राख्न सक्नुहुन्छ नेपाल चौतारी मार्फत तपाईँको आवाज एक साथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण हुन्छ कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच सातमा फोन गर्नुहोस् फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तिन चार पाँच सात देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन पर्सि आइतबार सरकारले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक बजेट सार्वजनिक गर्दैछ संविधान सभाका सभासदहरूले स्थानीय विकासका लागि भनेर हरेक निर्वाचन क्षेत्रका लागि मागेको पाँच करोड़ रुपियाँ बजेटमा पर्छ कि पर्दैन यो विषय यतिखेर चासोको बनेको छ सत्ता नेतृत्व गरिरहेका नेपाली कंग्रेस र नेकपा एमाले पाँच करोड़ रुपियाँ बजेट मार्फत छुट्याउनु पर्छ भनेर संस्थागत निर्णय गरेका छन् तीन सय पैंतिसजना सभासदले हस्ताक्षर गरेर मागपत्र व्यवस्थापिका संशोधन पेश गरिसकेका छन् यसरी पैसा दिन नहुनेको पक्षमा उभिने पनि छन् प्रमुख प्रतिपक्षी एनेकपा माओवादी अधिकांश पूर्व अर्थमन्त्रीहरू र केही अर्थविदहरूले निर्वाचन विकास कार्यक्रमलाई पैसा दिए अनियमितता हुने तर्क गरिरहेका छन् यो मागको विरोधमा सर्वोच्चमा रिट पनि परेको छ सरकारले सांसद विकास कोष अन्तर्गत प्रत्येक सभासदलाई दिने वार्षिक दस लाख रूपियाँ अनियमितता भएका थुप्रै उदाहरणहरू छन् महालेखा परीक्षा कार्यालयको प्रतिवेदनले पनि भन्छ सांसद विकास कोषको बेरोजुर प्रशस्त देखिन्छ अहिले सभासदले मागेको पाँच करोड़ रूपियाँ दिनु ठिक होला कि बेठिक होला विकासका कार्यक्रम स्थानीय निकाय मार्फत गर्ने कि निर्वाचन क्षेत्र विकासमा पैसा दिएर हुने हो यो माग पछाडिका कारण नियत र कार्यान्वयनले पार्ने प्रभावका बारेमा आज हामी नेपाल चौतारीमा छलफल गर्दछौ सोह्र साठी शून्य एक तीन चार पाँच छ सात हाम्रो पैसा नलाग्ने फोन नम्बर हो त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले एसएमएस गर्न सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् त्यसै गरी हामी फेसबुक र ट्विटरमा छौँ नेपाल चौतारीलाई तपाईँले त्यहाँ पनि भेटाउन सक्नुहुन्छ हामीसँग आज कुराकानीका लागि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अर्थविद डाक्टर चिरञ्जीवी नेपाललाई हामीले स्टुडियोमा बोलाएका छौँ डाक्टर नेपाल नेपाल चौतारीमा तपाईँलाई स्वागत छ धन्यवाद अब अहिले नआइसकेको कार्यक्रम यसलाई ठ्याक्कै के कार्यक्रम भनेर भनौँ भन्ने पनि अप्ठ्यारो हो तर मैले <laughs> सोध्न खोजेको चाहिँ नेपालमा सभासद त्यतिखेरको सांसद सांसदलाई निश्चित रूपमा पहिला त्यतिखेर दस लाख भनौँ यो दस लाख रुपियाँ सिधै उहाँहरूको तजबिज अनुसार खर्च गर्ने खालको यो परिपाटी नेपालमा किन सुरु गरियो सोह्र वर्षभन्दा अगाडि यो किन सुरु भयो होला तपाईँलाई होइन मलाई यसबारे त्यतिको जानकारी भएन तपाईँलाई भन्दा तर यसले यति नराम्रो नकारात्मक जुन सोच मतलब सभासदप्रति जुन देखियो यसले देख्दाखेरि चाहिँ नि म आफै पनि अचम्म मानेको छु त्यसले गर्दाखेरि अब अहिलेको परिस्थितिमा जुन भनौँ न पाँच करोड निर्वाचन क्षेत्रलाई भने हिजोको स्थितिमा आफ्नो गाउँ आफै बनाऊ भन्नको लागि पैसा जाँदाखेरि पनि त्यति बेला पनि निस्किएको थियो कुरा कि यत्रो पैसा गाउँमा सिधै यसले चाहिँ गाह्रो पार्छ भनेर तर त्यो आफ्नो गाउँ आफै वाला पैसा उपयोग भइरहेछ गाउँमा अब यो सभासदले जुन दस लाखवाला त्यसका चाहिँ नि दुई चारवटा दृष्टान्त गलत कुराहरू पनि हामीले सुन्नमा पायौँ त्यसले गर्दा यसले नराम्रो गरे हो कि भन्ने त्यो त्यसको म्यासेजले गर्दाखेरि अब हाम्रो सोच भनौँ न सामान्य जनताले चाहिँ नि के यो प्रतिको प्रश्न चिन्ह पनि हो किन भनेर भन्दा संसदीय चुनाव हुँदाखेरि यो व्यक्ति बडो असल एकदमै ज्ञानी यो क्षेत्रको विकासको लागि उहाँले सम्पूर्ण चिज गर्नुहुन्छ उहाँले यो विकास उहाँ साह्रै विकास प्रेमी मान्छे उहाँलाई जिताउनै पर्छ भनेर त्यही व्यक्तिलाई हामीले भोट माग्छौँ अनि उसले जित्छ अब आएर त्यही व्यक्तिले होइन म यो चाहिँ नि विकास खर्चबाट चाहिँ नि एउटा भनौँ यो क्षेत्रमा निर्वाचन क्षेत्र कोष जस्तै गरेर एउटा पैसा लिएर आएर म चाहिँ नि खर्च गर्छु भने यो भ्रष्टाचारी छ भने त्यही व्यक्तिले हामी भन्छौँ भनेपछि हाम्रो द्वैत चरित्र ठ्याक्क देखिन्छ अनि अर्को चिज के देखिन्छ भन्दा यो संवेद जुन संसदीय व्यवस्था के प्रश्न चिन्ह नै यसले लगाइदिन्छ भोलि हामीले चुनेका प्रतिनिधि एउटा सामान्य रूपमा मैले पुरै पोजिटिभ वेबाटै यसलाई हेरिरहेको छु कि सामान्य रूपमा जनताबाट उठाउँछ राज्यले कर जनताबाट उठाएको कर जनतालाई नै खर्च गर्छ अब जनताबाट उठाएको कर राज्यले जनताको प्रतिनिधि मार्फत खर्च गर्छु भन्दा यसमा के छ अप्ठ्यारो भन्ने चिजहरू प्रश्न पनि आउँछन् अब यही सन्दर्भमा मैले लिट भनौँ न संसारमा कहाँ छ त यो भनेर भन्दा अहिले अत्यन्त प्रभावशाली भएर संसारका तेइसवटा देशमा विभिन्न नामबाट यहाँ पनि नाम के दिने भन्ने छैन किनभने निर्वाचन क्षेत्रमा पैसा जाने भन्ने तरिकाले यो गर्नुपर्छ भन्ने म चाहिँ नि निर्वाचन क्षेत्रमा जाओस् कुनै सभासदलाई दिनुहुन्न निर्वाचन क्षेत्रमा सिधै पैसा जसले गर्दाखेरि रेड टेपिजम भन्छ नि ब्युरोक्रासी सेन्ट्रलको रेड टेपिजम त्यो हट्ने जसले गर्दा एडमिनिस्ट्रेटिभ कस्ट कम हुने अनि सिधै जनतासँग जाने अब जसले गर्दा स्थानीय स्तरमै यसको उपयोग हुने तरिकाले यो अगाडि त्यहाँ गएर त्यहाँ स्थानीय आवश्यकतालाई यसले सम्बोधन गर्न सक्ने स्थिति गर्नुपर्छ किन यो मोडालिटी भारतमा आज दुई दशकभन्दा बढीदेखि छ त्यसपछि पाकिस्तानमा छ यो मोडालिटी भुटानमा यो मोडालिटी छ मलेसियामा यो मोडालिटी छ अनि फिलिपिन्समा छ यो मोडालिटी केन्यामा छ भारतमा सबभन्दा बढी यो मोडालिटीको उपयोग गर्ने भनेको गुजरात हो गुजरातले अत्यधिक यो आएको पैसालाई जनस्तरमा उपयोग गरेर गुजरातको मुख्यमन्त्री अहिले प्रधानमन्त्री हुन सफल भयो भने एकदमै भारतमा कम उपयोग गर्ने यो पैसाको भन्ने यो पश्चिम बंगाल हो अठार पर्सेन्ट मात्रै उपयोग गर्दा अरू फ्रिज हुन्छ पैसा अब यहाँ विभिन्न सोचहरू आइरहेछ कि हामीले यो पैसा पाएपछि जम्मा हुन्छ किन यो पैसा उहाँहरूले पाउने होइन यो मैले आफूले बुझेअनुसार यी जुन तेइसवटा देशमा अत्यन्त पपुलर भएर अरू देशहरूमा पनि गइरहेछ यो विभिन्न खोजेँ मैले पाले पाल्छु चल्दै जाउँ सबभन्दा पहिला तपाईँले भन्नुभयो दुईवटा कुरा तपाईँले उठाउनु भयो एउटा चाहिँ हामी नै त्यो नेतालाई यसले चाहिँ विकास गर्छ यसले चाहिँ देश अगाडि बढाउँछ यो मान्छे सही छ भनेर जुन जिताएर पठाउँछौँ र त्यही मान्छेलाई विकास लागि ल आफ्नो योजना अनुसारको चाहिँ विकास गर भनेर राज्यले केही पैसा छुट्याएर दिनु चाहिँ के गल्ती भयो त भन्ने एउटा तपाईँको प्रश्न तपाईँले गर्नुभयो अनि जननिर्वाचित व्यक्तिबाट त्यो होइन त्यो व्यक्तिलाई दिने त्यो क्षेत्रमा त्यो क्षेत्रमा उसले सिधै खर्च उसले भनौँ न आयोजना अनुसार बनाएर त्यो रकमभित्र रहेर खर्च गर्ने आधार सिर्जना गर्नलाई अर्को जनताले तिरेको कर जननिर्वाचितबाट उसको उसको नेतृत्वमा भनौँ उसको नेतृत्वमा नियमसँग ढङ्गबाट खर्च हुन्छ भने के चाहिँ गल्ती भयो भन्ने कुरा तपाईँले कुरा गर्नुभयो अर्को भन्नुभयो तपाईँले भारतको कुरा गर्नुभयो मलेसियाको कुरा गर्नुभयो त्यसै गरी फिलिपिन्स केन्या जिम्बावे लगायतका केही राष्ट्रहरूले त्यो खर्च नेपाललाई अब सबभन्दा पहिले पाँच करोड नम्बर कहाँबाट आयो हो त्यही मलाई पनि त्यो चाहिँ तपाईँले भन्यो मलाई पनि आफूलाई के लाग्छ भनेर भन्दाखेरि यो पाँच करोड आयो नम्बर यो जुन अङ्क यसमा एक करोड़ पनि हुन सक्थ्यो दुई करोड़ पनि हुन सक्थ्यो पचास लाख पनि हुन सक्थ्यो एकैचोटि पाँच करोड़ कताबाट आयो भन्ने कुरा चाहिँ नि यो तपाईँले सोधेकै प्रश्न मैले तपाईँलाई पनि सोध्छु <laughs> मैले यसो हेरेँ पाँच करोड नम्बर कहाँबाट आयो होला भनेर खोजेको दुई सालमा भारत मा चाहिँ जुन तपाईँले अघि सांसद विकास कोषको पाँच करोड आइसी सुरु गरेका छ उनीहरूले दुई करोडबाट बढाएर पाँच करोड <laughs> आइसी पुर्याए दुई करोड त्यति बेला सबभन्दा सुरुमा त दस लाख पचास लाख एक करोड थियो दुई के अरे चौरानब्बे तिरानब्बेमा एक करोड थियो एक करोड दुई करोड दुई हजार एघारमा आएर उनीहरूले दुई करोडबाट बढाएर पाँच करोड पुर्याए अनि अब हाम्रो नेपालमा पनि अब खर्च गर्न सक्छन् भने हामी पनि खर्च गर्न सक्छौँ भन्ने सांसदलाई लाग्यो अब यहीँबाट सुरु गरौँ नेपालका सभासदहरूले पाँच करोड रुपियाँ वर्षमा चाहिँ उनीहरूलाई हामीले त्यो ढङ्गले त्यो निर्वाचन क्षेत्र भन्नु त्यो निर्वाचन क्षेत्रको खर्चको लागि एउटा सभासदको नेतृत्व त हो नि त हामीले त्यो सभासदलाई त्यो सभासद नभन्नु किन त्यहाँ समानुपातिक पनि हुन्छन् निर्वाचित पनि हुन्छन् एउटै सभासदको नेतृत्व चाहिँ नभन्नु हुँदै त्यो पनि हुँदैन मैले आफूले बुझे है यो पैसाको अत्यन्त सदुपयोग गर्ने तरिका त्यहाँ त्यो मैले आफूले बुझे अनुसार के भनेर भन्दाखेरि भारतको जस्तो मोडालिटीमा पनि होइन हो भारतमा त विशुद्ध निर्वाचित सभासदले पाँचवटा आफ्नो समिति बनाएर त्यो पाँच करोड़ आइसी खर्च गर्नलाई चाहिँ उसले पाँचजना समिति बनाएर राखेको हुन्छ र आयोजना पनि त्यो आयोजना पनि केन्द्रीय स्तरमा लेखिएको आधार अनुसार यदि त्यहाँ बाटो मजाले बनेको छ भने बाटोमा खर्च गर्न पाएन उसले त्यसले गर्दा यदि हस्पिटल शिक्षाहरू बनेको छ भने उसले त्यसमा गएर खर्च गर्न पाउँदैन भनेको मतलब यहाँ त हाम्रो समानुपातिक सभासदहरू पनि सभासद सभासदै हो त्यसले गर्दा निर्वाचित र समानुपातिक भनेर छुट्याउनु पटक्कै पाइएन उहाँ त्यो जिल्ला विकास समितिको किन त्यसको राख्नु राख्नुपर्छ मेरो विचार अनुसार अनि स्थानीय विकास अधिकारी त्यसै सम्बन्धित क्षेत्र मन्त्रालयको जुन कार्यक्रम हुँदैछ सड़क विभाग भयो सड़कको प्रतिनिधि अनि विज्ञ त्यसरी राखेर एउटा लगा अरू पनि त कोही छन् भने त्यसरी राखेर त्यो समितिले राष्ट्रिय स्तरमा अति आवश्यक क्षेत्रहरू शिक्षा स्वास्थ्य खानेपानी भनेर काठमाडौँमा त्यो पाँच करोड खर्चै हुँदैन अब यहाँ पुरा उठला मेरो आफ्नो सोचमा काठमाडौँ जिल्लालाई पाँच करोड दियो भने कहाँ खर्च गर्ने शिक्षा पनि छ स्वास्थ्य पनि छ बाटो यत्रो ठुल्ठुलो छ के गर्ने भनिसकेपछि पाएन तपाईँको सुन्नु अब पश्चिम बङ्गालमा त्यही कारणले गर्दा अठार पर्सेन्ट मात्रै खर्च भयो प्रतिशत गुजरातमा खर्च हुने त्यही हो हामीले गएको बेला छ सय एक सभासदलाई वार्षिक दस लाख रुपियाँ खर्च गर्ने सुविधा दियो काठमाडौँका सभासदले त्यो पैसा खर्च गरेन काठमाडौँको सायद तुस त्यो पैसा उनीहरूको आफ्नो इच्छा अनुसार होला नि त यो त आयोजना गरेर हुँदैन यो पैसा भनेको तपाईँले जुन हाम्रो सोच छ नि यो पैसा भनेको त विशुद्ध आयोजना हुन्छ केन्द्रीय स्तरबाट नै संविधान सभाबाटै चाहिँ नि यो यो क्षेत्रमा मात्रै खर्च गर्न पाउने र खर्च गर्ने पनि सार्वजनिक स्थलमा सार्वजनिक रूपमा सबैले उपयोग गर्ने चिज मेरो व्यक्तिगत पार्टी अफिस बनाउन खर्च गर्न पाउँदैन मेरो व्यक्तिगत घर बनाउन खर्च गर्न पाउँदैन त्यो किटान साथ हुन्छ गाह्रो छ त्यो पैसा तपाईँले माग्न त बडो सहिलो छ यो खर्च भारत जस्तो देशमा एक सय एक धुरन्धर हुन्छ नि खर्च गर्ने भ्रष्टाचारमा पनि एक सय एक होला नि त्यहाँ किन पश्चिम बङ्गालमा खर्च हुनु कारणै त्यही हो किन त्यो त एउटा पश्चिम बङ्गाल कलकत्ता त एकचोटि राजधानी भएर बसेका ठाउँ हो सडकदेखि लिएर अन्य जुन अति विकट निकट र अति दुर्गम क्षेत्रका भनौँ कि स्थिति चाहिँ त्यहाँ त हुँदैन त्यहाँ त एकदमै राम्रो छ त्यसले गर्दा खर्च गर्न सक्दैनन् त्यस्तै गर्दाखेरि अति दुर्गम विकट र पिछडिएको क्षेत्रलाई आधार बनाएर राज्यले एउटा मानव सूचाङ्कको आधारमा अब यो पाँच म त के भन्छु यो पाँच करोड होइन पाँच करोड एउटा सिम राखौँ जुम्ला हुम्ला मुगु डोल्पा जस्तो ठाउँमा यसको उनीहरूको मानव सूचाङ्कदेखि लिएर शिक्षा स्वास्थ्य खानेपानी बाटो हेरेर त्योभन्दा बढी दिनुपर्छ केन्यामा पोभर्टी एलिभेसनमा यसले त्यसरी यो मोडालिटीमा जाँदा जहाँ अत्यन्त राम्रो छ त्यहाँ कम एउटा सिलिङ त्योभन्दा एकदमै नराम्रो ठाउँमा बढी पैसा केन्याको कुरा तर तपाईँलाई थाहा छ केन्यामा अहिले यो सांसदहरूले गर्ने खर्चको विकासमा चाहिँ भएको अनियमितताका बारेमा अन्तर्राष्ट्रिय स्तरमै छ अन्तर्राष्ट्रिय स्तरमा होइन सुन्नुहोस् अब यो चिज केन्याको मात्रै होइन यो जुन मोडालिटी छ यो मोडालिटी बारे नै विकासशील विकसित देशहरूले प्रश्न उठाएका छन् सबैले तर अत्यन्त पपुलर भएर गयो किन भन्दा हाम्रो देशमा यो संसारमा केन्द्रमा मात्रै होइन इण्डियामा पनि यसको के छ भनेर भन्दा तपाईँलाई यो पनि बताइदिउ शक्ति पृथकीकरणको कुरालाई लिएर तपाईँलाई यो पनि बताइदिए शक्ति पृथ्वीकरणको मैले लेखेको पनि छु प्रश्न शक्ति पृथ्वीकरणको कुरालाई लिने हो भने शक्ति पृथ्वीकरणमा कार्यपालिकाको काम बजेट बनाउने विनियोजन गर्ने खर्च गर्ने न्यायपालिकाको न्याय दिने भनौँ न होइन अब अनि व्यवस्थापिकाको काम नीति नियम ऐनहरू बनाउने अब व्यवस्थापिकाहरू जुन कि अब कार्यपालिकाको काम गर्न थालिसकेपछि कार्यपालिकाले गरेको काम कसले हेर्ने त्यसले गर्दा शक्ति पृथकीकरणले यसले च्यालेन्ज गरेको छ यो तेइसवटा देशमै हो यो तेइसवटा देशमै च्यालेन्ज गरिकन पनि जनतासँग प्रत्यक्ष संलग्न हुने विकास निर्माणको काम हुने भाव हुनाले त्यसले गर्दाखेरि यी देशहरूमा अत्यन्त पपुलर भएर मैले कतिसम्म थाहा पाएको छु भनेर भन्दाखेरि तीन चार वर्षमा यो तीसवटा देशमा पुग्दैछ जसले गर्दा किनभने यो मोडालिटी जुन छ जिल्ला विकास गाउँ विकासबाट सिधै जाँदाखेरि नेपालकै सन्दर्भ लिउँ न बाह्र जिल्लाको सम्पूर्ण अहिले कर्मचारीहरू अख्तियारमा चाहिँ थुनिएका छन् भने कर्मचारी थ्रु जाँदा साँच्चै प्रत्यक्ष जनप्रतिनिधिसँग सम्बन्ध नहुने र त्यो साँच्चै नै त्यो क्षेत्रमा नजाने हो कि भन्ने यो विकासको जुन मोडालिटी छ जुन कि संविधानको मोडालिटीमा हामी प्रश्न चिन्ह गरेर छ्यालिस सालपछि अहिले आएर हामी नयाँ संविधान बनाउने प्रश्न चिन्ह गरेका छौँ भनेपछि त्यही विकासको मोडालिटीलाई अहिले किन आवश्यक त्यसले गर्दा यो मोडालिटी चेन्ज गर्नुपर्ने अत्यन्त जरुरी पनि अहिलेको स्थितिमा देखिन्छ हस् हामीसँग श्रोताहरू पत्र बस्नु भएको छ म उहाँलाई लिइहाल्छु प्रहलाद दानी हुनुहुन्छ गोर्खाबाट हुनुहुन्छ प्रहलादजी नमस्कार प्रहलादजी प्रहलादजी प्रहलादजीको टेलिफोनमा केही समस्या आयो हामीसँग नवराज तिवारी हुन्छ नुवाकोटबाट हुनुहुन्छ नवराजी नमस्ते नमस्ते हजुर भन्नुहोस् नवराजी जेएनयू सरलाई मेरो नमस्कार हजुर जुन यो पाँच करोड सभासदले माग आइरहेको छ नि सर होइन यो पाँच करोड रुपियाँ सभासदलाई दिने जुन निर्णय भइसकेपछि यो उहाँहरूले विकास निर्माण पाँच करोड सभासदलाई दिने नै होइन यो तपाईँहरूले यसरी सोच्नुहोस् कि यो कुनै कुनै पनि हालतमा मैले आफूले के भन्छ सभासदलाई दिनु हुन्न तर कहाँ भन्दा निर्वाचन क्षेत्रमा पाँच करोड जानुपर्छ त्यही हो अर्को भनाइ यो चाहिँ यदि उहाँलाई नै सभासदहरूलाई दिनुहुन्छ होइन त्यो हुँदै हुँदैन सभासदलाई दिने हुँदै हुँदैन सिधै निर्वाचन क्षेत्रमा जान्छ यो निर्वाचन जाने भनेर हामीले आवाज उठाउनु उठाउनुपर्छ सुन्नुहोस् न निर्वाचन सुन्नुहोस् निर्वाचन क्षेत्रमा सिधै राज्यले निर्वाचन क्षेत्रमा जाने गरेर राज्यले निर्वाचन क्षेत्रमा जाँदाखेरि जिल्ला विकास समिति अनि के अरे हाम्रो भनौँ न स्थानीय विकास बाट नै निर्वाचन क्षेत्रमा जुन रेड टेपिजम भन्छ नि ब्युरोक्राटी लामो समय लागे नभइकन सिधै त्यहाँ जाने त्यहाँ एउटा समिति हुन्छ मेरो आफ्नो दृष्टिकोणमा किन अहिले त त्यो केही पनि बनाएको छैन यो त हल्ले हल्ला मात्रै छ समिति हुन्छ त्यो समितिले निर्धारित राज्यले निर्धारित गरेका क्षेत्रमा बाहेक अरूमा आयोजनाहरू सिलेक्ट गर्न पाउँदैन जसले गर्दाखेरि राज्यले अत्यन्त विकट दुर्गम क्षेत्रमा बाटो छैन शिक्षा स्वास्थ्य त्यस्ता खालका अब काठमाडौँमा बाटो चाहियो पानी चाहियो भनेर त्यो चाहिँ उसले यहाँ खर्च गर्नै पाउँदैन त्यसले गर्दाखेरि त्यसले गर्दा सिधै तपाईँलाई म के भन्छु भन्दा यो सन् वा निर्वाचित प्रतिनिधिहरूलाई क्यास दिने होइन यो त बर्बाद हुन्छ नि उहाँहरूलाई क्यास दियो भने यो त सिधै कार्यक्रम कार्यक्रम आयोजना छान्ने आयोजना छानेर निर्वाचन क्षेत्रमा स्थानीय भनौँ न समुदायबाट चाहिँ नि सहभागिताको आधारमा चाहिँ नि विकास निर्माणका कामहरू गर्ने हो किनभने नजिक टेलिफोनको समस्या आयो तर उहाँले उठाउनु खोजेको सभा तपाईँले भन्नु व्यक्तिलाई पैसा दिने होइन यो एकदमै यो अब म तपाईँलाई अर्को कुरा सुनाउँछु म गलत भएन मलाई बताइदिनु तर दस लाख रुपियाँ पनि सभासद व्यक्तिलाई दिएको होइन दस लाख म एकछिन दस लाख रुपियाँ जिल्ला विकास समिति होइन उसको तजबिज अनुसार तपाईँलाई भन्नु न जिल्ला सभासदले बिल पेश गरे अनुसार चाहिँ नि जिल्ला विकास के अरे स्थानीय विकास र जिल्ला विकासले उसलाई खर्च गर्न दिने भनेर त्यो छ यसमा त्यो पटक्कै हुनु हुँदैन त्यो भयो भने अहिले त अब डिबेट चलिरहेछ म के भन्छु भन्दा प्रत्यक्ष किन यो मोडालिटीमै अब क्वेसन मार्क आयो किन इन्डिया जस्तो लगायत मलेसिया जस्तो ठाउँमा जहाँ लाखौं नेपालीहरू काम गर्न जान्छन् भनौँ माथिरको त्यत्रो ओहो माथिरले भयङ्कर गर्यो हामीले के माथिरले यहाँ आएर पनि भाषणै दिएर गए नेपालले यसरी विकास गर्नुपर्छ उसको मोडालिटीको आधारै यो क्षेत्र क्षेत्रमा पैसा पठाएर हो त्यसले गर्दा उसको मेन फाउन्डेसनै भनेको माथिको मेरो भनाइ मतलब के भन्दा जनतासँग प्रत्यक्ष रूपमा यिनीहरूलाई संलग्न भएर हामीले प्रतिनिधि किन पठायो भन्दा विकासको लागि उनीहरूले क्यास दिएर यिनीहरूलाई विकास होइन कि आयोजना उनीहरूले त्यो पैसाभित्र रहेर त्यो आयोजना पनि उनीहरूको इच्छा अनुसार हुँदैन फेरि त्यो तपाईँले राज्यले निश्चित रूपमा एउटा आधार बनाएको यो यो क्षेत्र प्राथमिकता त राज्यको हुन्छ नि डाक्टर नेपाल त्यसो भए कि नेपालमा अब जिल्ला चाहिएन अब जिल्ला घटाएर क्षेत्र जिल्लामा पनि जान्छ जिल्लामा पनि जान्छ स्थानीय विकास किन यो क्वेसन तपाईँले जुन उठाएको मैले पनि यही नै सोचेको थिएँ यी यी देशहरूमा जुन देश मैले किन उदाहरण अरू देश दिएको कारण यी देशहरूमा जिल्लाबाट पनि जान्छ स्थानीय उसबाट पनि जान्छ पैसा तर सिधै जनप्रतिनिधिहरू भनौँ न ले चाहिँ नि रोजेको आयोजना जो कि सम्पूर्ण फेरि व्यक्तिगत र संस्थागत रूपमा रोजेको नै जुन आयोजना चाहिँ नि सम्पूर्ण समुदायलाई फाइदा हुने त्यो क्षेत्रमा एउटा समुदायलाई मात्रै फाइदा हुने गर्न पाइन्न गाह्रो छ म यहीँनिर आन्दोलन पर्छु हुन्छ त तपाईँले भनेका कुरा नियतका हिसाबले सबै हिसाबले ठिक होला तर म यो परिपाटीको विषयमा एकछिन एउटा म त उदाहरण दिन्छु अहिले जिल्ला विकास समितिमा पैसा कसरी जान्छ भन्दाखेरिमा वडा परिषद बस्छ गाउँ गाउँ विकास परिषद बस्छ त्यसपछि जिल्ला विकास परिषद बस्छ त्यहाँ सबै निकायको सहभागिता हुन्छ हाम्रो वार्षिक प्राथमिकता के हो भन्ने कुरामा बहस हुन्छ छलफल हुन्छ त्यसले पास गरेका विषय कुराहरूलाई जिल्ला विकास समितिले स्थानीय विकास मन्त्रालय मार्फत अथवा नेसनल प्लानिङ कमिसनमा पठाउँछ त्यसअनुसार जिल्लामा विभिन्न तरिकाको योजनाहरू तयार हुन्छन् होइन त अब अब अहिले हामीले सभासदको कुरा गरिरहँदाखेरि त्यो सभासदले भनेपछि नीति निर्माण कमा पुगेका सभासदहरूलाई जस्तो तिनजना जितेका होलान् पाँचजना जितेका होलान् उनीहरू एउटा कोठाभित्र बसेर हामीलाई चाहिँ अहिले गर्न मन लागेको हाम्रो विकास क्षेत्रमा यो भनेर तोक्न पाउने खालको मेकानिजम भयो त्यसमा पनि त्यो पनि होइन तपाईँहरूले जुन यसमा के हुन्छ राज्यले नै व्यवस्थापिका संसदबाट नेपालको प्राथमिकतामा रहेका क्षेत्रहरूको आधार हुन्छ शिक्षा स्वास्थ्य खानेपानी त्यो पनि अत्यन्त विकसित क्षेत्र र अविकसित क्षेत्रमा या जुम्ला हुम्ला डोल्पामा चाहिँ यी प्राथमिकता यहाँका मान्यहरूले यसमा प्राथमिकता दिएर उहाँहरूले आयोजना रोज्न पाउनु पर्यो जसले गर्दाखेरि त्यो क्षेत्रमा काठमाडौँमा बसेर योजना आयोगले भनेर र कर्मचारीहरूले आधार बनाएर हुने भएन किन भनेर भन्दा हिजोको दिनमा त हामीले त देखियो नि किन देखियो भनेर भन्दा यो सबभन्दा ठूलो समस्या कहाँनिर देखियो भन्दा रकमान्तरको पैसठी छ्यासठीमा उन्चास अरब एकै महिनामा रकमान्तर भएन त्यसपछि रकमान्तर उन्चास अरब एकैचोटि रकमान्तर कहाँ गयो कहाँ गयो थाहा छैन त्यसपछि रकमान्तर हुने क्रम अहिले पनि अर्बौँ रुपियाँ रकमान्तर त्यत्रो बवाल भयो भनेपछि यो परिपाटीमा त रकमान्तर हुने मलाई जहाँसम्म लाग्छ मैले पोजिटिभ उसबाट चाहिँ ठ्याक्कै बन्दै हुन्छ जसले गर्दाखेरि पैसा किन भनेर भन्दा रकमान्तर किन हुन्छ भन्दा मैले मेरो क्षेत्रमा चाहेको चिज मैले गर्न पाइन भनेपछि रकमान्तर हुने आउने एउटा शक्तिशाली प्रभावशाली व्यक्तिले मन्त्री हुने बित्तिकै प्रभावशाली सभासदहरूले रकमान्तर गरेर पैसालाई अरू हेरे हारे त्यही पार्टीको पनि अरू हेरे हारे हुन्छन् तर यसले यो एक किसिमले हटाउँछ र अर्को पुँजीगत खर्च स्थानीय स्तरदेखि लिएर नि भनौँ न जिल्ला विकास समिति पैसा त गएकै छ नि त्यत्रो भाग तपाईँले भन्नु बडो राम्रो कुरा पैसा त गएकै छ त्यो पैसा जाँदा जाँदै पनि किन त पुँजीगत खर्च हुन सकेन पैसा किन जनताले चाहेको चिजहरू किन हुन सकेन जनताको प्रत्यक्ष संलग्नता किन हुन सकेन जबकि गाउँमै सिधै गएको छ भने भनेपछि त्यहाँ क्वेसन के आउँछ भन्दा अब यो मोडालिटी हेरौँ नि त जबकि छ्यालिस सालको संविधान त्यति राम्रो प्रश्न थियो हुँदाहुँदै त्यसले छुन सकेन जनतालाई भनेर अहिले फेरि अर्को संविधान हामीले बनाउन चाहेनौँ जसले गर्दा त्यही मोडालिटीमा होइन यो पुरानै मोडालिटीको हाम्रो विकास निर्माण होइन केही श्रोता लिन्छु म लोकेन्द्र कठायत हुनुहुन्छ दिपायलबाट हुनुहुन्छ लोकेन्द्रजी नमस्कार हजुर नमस्ते हजुर लोकेन्द्रजी भन्नुहोस् मेरो के छ भने मेरो मेरो प्रश्न के छ भने जो सरकारलाई होइन जो हाम्रा नेताहरूलाई जो पाँच करोड दिइरहेछन् नि त्यो एकमुष्ट खर्च गर्यो भने कसो होला जस्तै अब हेर्नुहोस् सुदूरपश्चिममा एउटा सामान्य गर्भवती अलिक जटिल खालको गर्भवती भयो भने किन नेपालगञ्ज पुऱ्याउनु पर्छ Uh-huh. एउटा बझाङको मान्छेलाई नेपालगञ्ज पुर्याउनलाई कम्तीमा दुई दिन लाग्छ बसमै भयो भने अनि त्यहाँबाट फेरि त्यस्तो ठाउँमा हस्पिटल खोलिदियो भने एउटा सुदूरपश्चिमको एउटा मिलाउने ठाउँ त्यसमा हस्पिटल खोल्ने अहिले हेर्नुहोस् नेपालमा अठार घन्टा लोडसेडिङ भइरहेको छ एउटा जल बिजुलीको लागि एउटा त्यस्तो ठाउँमा लगानी गर्ने एकमुष्ट सबै रकम त्यो सबैले फाइदा लिन सक्थे होइन त्यो पाँच पाँच करोडले त के के हुँदैन एउटा सडक बन्छ त्यो सडक भोलि चार दिनमै भत्किहाल्छ त्यो सडक खर्साङ मसान्दा बनाउँछन् भोलि पानी पर्छ फेरि भत्किहाल्छ त्यो र यसैले लोकेन्द्रजीले एकदमै राम्रो कुरो उठाउनु भयो किन भनेर सुदूरपश्चिमको के रहेछ त भनेर त सुत्केरी हुँदा बच्चालाई त हुँदा भने त्यहाँ अस्पतालको जरुरी रहेछ भएन उहाँले सोध्नुभएको चाहिँ पाँच करोड रुपियाँ एकमुष्ट एउटा विकास आयोजनामा खर्च हुन्छ कि कसरी खर्च त्यसको त्यो एउटा विकास आयोजना हुँदैन मेरो सिस्टम यो त केही बन्दै बनिएको छैन यहाँ कस्तो मलाई अचम्म के लाग्छ भन्दा यो त्यत्तिकै हावामा दुईटा पक्ष छ एउटाले मलाई पाँच करोड म एकदम खर्च गरेँ एउटाले खबरदार यसलाई नदिए यो दिने हुन्न यसले हिजो दस लाख पनि सिधै खाएर बर्बादै गर्यो हुन्न भन्ने त्यो त्यो होइन यो के हुन्छ एउटा तपाईँलाई अहिले पनि मैले भने कि राज्यले निर्धारित गरेको हुन्छ यी यी क्षेत्र बाहेक चाहिँ नि उसमा अरू क्षेत्रमा खर्च गर्न पाइन्न भनेर ती क्षेत्रमा पनि हाम्रो अत्यन्त विकट दुर्गम क्षेत्रहरू जुन छन् नि अब ती क्षेत्रहरूमा अस्पतालको कुरा आउँछ शिक्षा स्वास्थ्यको कुरा आउँछ स्कुलकै कुरा आउला सरकारी अस्पतालको कुरा आउला ती आयोजनाहरू त्यो समूह त्यो निर्वाचन क्षेत्रभित्रका समानुपातिक प्रत्यक्षमा जितेका यी सबै बसेर यी अति आवश्यक हाम्रो के हो यो यसभित्र के के पर्छ हाम्रो भनेर त्यो आवश्यकता अनुसार त्यो रूपमा त्यहाँ ल यो आयोजना हामीले बनाउने अब लाई स्वीकृतिको लागि उनीहरूले पठाउँछन् त्यो स्वीकृति हुन्छ भइसकेपछि त्यो फेरि टेन्डर निकालेर बनाउने होइन है फेरि प्राइभेट सेक्टरको हुँदैन सरकारी उसमै सरकारी क्षेत्रमा मैले भनौँ न सरकारी अब अस्पतालको कुरा छ भने सरकारले नै बनाउँछ त्यो अस्पतालको बिल्डिङ कन्स्ट्रक्सन सबै हाम्रो भौतिक निर्माण मन्त्रालयले अनि पूर्ण रूपमा जब त्यो सबै जान्छ मैले आफूले बुझे अनुसारै यसरी गर्नुपर्छ भने उसले बनाउँछ बनाइसकेपछि शत प्रतिशत पैसा उसले बनाइसकेपछि बल्ल त्यो जुन कमिटी निर्वाचन क्षेत्रमा बसेका जिल्ला विकास समिति सब उनीहरूले र तेस्रो पार्टीले गएर हेर्छ त्यो तेस्रो पार्टीमा युनिभर्सिटीको रिसर्च इन्स्टिट्युसन होला कोही बाहिरको चाहिँ अर्गनाइजेसन उसले गएर भौतिक रूपमा यो गुणस्तर ठिक छ राम्रो छ यसको सबै किनेको सबै ठिक छ भनेर गाह्रो छ मैले भन्न भयो भने बल्ल अनि पास भएर शत प्रतिशत पैसा हुन्छ अब यहाँ सोच के होला ओहो हामीले पाउँछौँ पैसा पाएर चाहिँ यिनीहरूले पाउँछ प्राइभेट कार्पोरेट उसलाई ठेक्कामा दिन्छ त्यसपछि यति कमिसन पाइन्छ ए दुई के अरे भनौँ न एक करोडको बनायो भने चाहिँ नि पाँच करोड राखिदियो त्यो पटक्कै हुँदैन राज्यको पैसा त्यति भनौँ न बदमासी त हुन्छ तर राज्यको पैसा त्यति सरल र सहजै खाउँला भन्ने यसमा पटक्कै आश नगरी हुन्छ जसरी अहिले हामीलाई त कसै जिम्मेवारी छैन पटक्कै किन कर्मचारी मार्फत जान्छ कर्मचारीले के गरे थाहा नै हुँदैन कमसे यो त प्रत्यक्ष रूपमा जनता संलग्न भएर मैले भारतकै फेरि उदाहरण दिन्छु कि भारतमा ठुल्ठुलो बोर्ड हामीले देख्छौँ नि कुनै ठाउँमा जाँदा बाटोमा कुनै कुनै ठाउँमा ठुलो फलानो सभासदबाट यो आयोजना सुरु भएको फलानो समयभित्र सुरु हुने अनि ए यो समयभित्र सम्पन्न हुने र यति पैसाको भनेर जनतालाई पार्दै अनि जनताले हेरिरहेको हुन्छ हस् हस् म आउँछु तपाईँले भारतको धेरै उदाहरण दिनु भारतमा पनि एकदमै मिश्रित छ होइन भारतमा पनि करप्सनको कुरा उठेकै छ अहिले पनि मोदीले भनौँ अहिले हेमन्त विश्वकर्मा हुनुहुन्छ रोल्पाबाट हुनुहुन्छ हेमन्तजी नमस्कार हजुर नमस्ते हजुर हेमन्तजी भन्नुहोस् अठीलाई पनि नमस्कार नमस्ते नमस्ते जस्तै अहिले चाहिँ यो प्रति निर्वाचन क्षेत्रको लागि दस लाख छुट्यो होइन अनि दस लाखले नपुगेर अब पाँच करोडको लागि चाहिँ अहिले छलफल भइरहेको थियो निर्वाचन क्षेत्रलाई होइन एकछिन म त्यसमा आउँछु हजुर हेमन्तजी भन्नुहोस् न जस्तै पाँच करोड चाहिँ अहिले छुट्ला होइन अनि यो रोल्पाको हकमा चाहिँ अब पाँच करोडले कतिको विकासको प्रक्रिया अगाडि बढाउँछ या त अब पाँच करोड पनि अब त्यत्तिकै चाहिँ अनावश्यक यानि कि केही काममा चाहिँ त्यस्तो लगानी नभएर चाहिँ भ्रष्टाचार भएर जाने कि यो के खास यो स्पष्ट बनाउँछ हेमन्त हेमन्त विश्वकर्माजी रोल्पाबाट हुनुहुन्थ्यो रोल्पाबाट म तेह्रथुमतिर आउँछु गगन सवाली मोजी हुनुहुन्छ गगनजी नमस्कार हजुर नमस्कार हजुर गगनजी भन्नुहोस् अजयजीलाई नमस्कार नमस्ते यहाँ चाहिँ जिज्ञासा के छ भने अब तपाईँले भन्नुभयो जस्तै सभासदहरूले आफ्नो निर्वाचन क्षेत्रको निम्ति पाँच करोड माग गरेका छन् तर त्यो व्यक्तिलाई दिने होइन त्यो क्षेत्रलाई दिने भन्नुभयो एकदमै तपाईँले सही कुरा भन्नुभयो र यो सभासदहरूले अब यो आफ्नो निर्वाचन क्षेत्र दिनुपर्छ भने मैले अहिलेसम्म केही निर्णय मेरो तर्क के दिनुपर्छ व्यक्तिले दिने होइन त्यो भनेको निर्वाचन क्षेत्रलाई दिने भन्नुभयो एकदमै मलाई चाहिँ जायज लाग्यो यो कुरा होइन जस्तै यो पाँच करोड चाहिँ अब विगतमा जस्तै अब हिनामिना नहोला सबै अब यो विकास निर्माणमै अब सदुपयोग होला यो बजेट चाहिँ भनेर चाहिँ अब जनताले त्यस्तो विश्वास गर्ने कुनै बलियो आधार चाहिँ के देख्नुहुन्छ तपाईँ हस् धन्यवाद म आउँछु त्यसमा पाल्पाबाट पनि लिइहाल्छु म माधव प्रसाद नेपाली हुनुहुन्छ पाल्पाबाट माधवजी नमस्कार हजुर नमस्कार हजुर माधवजी भन्नुहोस् हजुर अध्यक्षजीलाई पनि नमस्कार हजुर नमस्ते हजुर यो जस्तो निर्वाचन क्षेत्रमा सांसद विकास कोष अन्तर्गत पाँच करोड दिने अवधारणा छ नि हजुर त्यो पाल्पाको लागि त उपयुक्त होला किनकि यहाँ जनताहरू अलिक शिक्षित छन् जहाँ सांसदहरू बढी हाबी भएर अनि आफूलाई मत आउने ठाउँमा मात्रै विभाजन गर्न नपाउला तर जहाँ हुम्ला जुम्ला जस्तो विगत जिल्लाहरू छन् त्यहाँ सांसदहरू र कर्मचारीहरू बढी हारी हुन्छन् जस्तो लाग्छ एउटै निर्देशिका अनुसार दिँदाखेरि त्यो के त्यो कस्तो बल्ला तपाईँले पनि प्रणाली के भन्छ भनेर कुरा सोध्नुभयो पाल्पाबाट माधव प्रसाद नेपाल हुनुहुन्थ्यो म प्युठानतिर लाग्छु माधव बन्जाडेजी हुनुहुन्छ माधवजी नमस्कार हजुर नमस्ते हजुर माधवजी भन्नुहोस् हजुर अतिथिजीलाई पनि मेरो नमस्ते मलाई लाग्यो कि यो पाँच करोड रुपियाँ कुनै उद्योग खोलेर विपन्न वर्गलाई एउटा रोजगार दिएर रोजगारको बाटो निर्माण गर्नको लागि खर्च गर्नु भए राम्रो हुन्थ्यो कि र देशको गरिबी हटाउनको लागि स्वरोजगारको बाटो निर्माण गर्नको लागि तथा समाजको देशको र जनताको आवश्यकता अनुसार खर्च गरेर एउटा दिगोपनाको लागि खर्च गर्न पर्व गरी हुन्थ्यो कि भन्ने किसिमको मेरो गुनासो <laughs> हस् म प्युठानबाट के छ मैले म के प्रतिनिधि आवाज सुनाउँछु किनकि कुराहरू दोहोरिरहन्छन् फेसबुकमा हामीलाई धनु मगर्जी लेख्नुहुन्छ यो सभासदहरूको खर्च जुटाउने बाहना मात्रै हो अरू केही होइन जनताले यहाँ बेरोजगारी र महँगी मात्रै भोकिरहनु भएको छ यो पाँच करोड जनताको नाममा सिधै खर्च गर्ने सक्ने प्रणाली भयो भने मात्रै फाइदा हुन्छ भनेर लेख्नुहुन्छ मानका नेवाङजी भन्नुहुन्छ देश विकासलाई जनताले राज्यलाई तिरेको करबाट उठाइएको हो हामीले नेतालाई पोस्नका लागि कर तिरेका होइनौँ भनेर भन्नुभयो अर्जुन बेगरजी किन नदिने दिनुपर्छ अझै सभासदलाई त ढुकुटिनको डेरा नै दिनुपर्छ उनीहरूले सबै कुराको चाबी दियो भने चाहिँ अनियमितता घट्छ भनेर भन्नुहुन्छ नवीन गिरीजी सभासदजीलाई पाँच करोड रुपियाँ किन पहिले पाउनुभएको वार्षिक दस लाख रुपियाँको हिसाब खोइ उहाँको चासो पाँच करोड रुपियाँमा हो कि संविधान निर्माण भनेर भन्नुभयो हामी मालेका परीक्षकसँग कुराकानी गरेको छौँ मालेका परीक्षक कार्यालयको प्रतिवेदनले वर्षिनी चालिस प्रतिशत बेरुजु बढेको देखाउँछ त्यसमा स्थानीय निकाय मार्फत जाने पैसा र सांसद विकास कोषको पैसामा पनि बेरुजु देखिएको छ मालेका परीक्षक कार्यालयको प्रवक्ता तथा सहायक मालेका परीक्षक बाबुराम गौतमजीसँग हामीले छोटो कुरा गरेको छौँ तपाईँलाई सुनाउँछौँ विभिन्न किसिमका अनियमितताहरू जस्तो कार्यक्रम सञ्चालन सम्बन्धमा कार्यविधिले तोकेको व्यवस्था पालना नगरेका सानातिना आयोजनाहरूमा पैसा छिरेल छारेल गरेको देखिया छ भने अर्को चाहिँ नि कार्यविधिले तोक्यो भन्दा बाहिर गएर खर्च गर्ने बिल भरपाईहरू पेस नगर्ने पेस्की लगेको रकमहरू फर्चोट नगर्ने अनि लामो समयसम्म पेस्की फर्चोट नभएर नामहरू टाँगिएर बस्ने अनि कुनै अनियमितता भएर बेरुजु पर्यो भने पनि त्यसमा कारवाही नहुने त्यो अवस्थाहरू चाहिँ हामीले औँल्याएका छौँ जहिलेदेखि यो व्यवस्था सुरु भयो त्यो बेलादेखिका विभिन्न सभासचिवहरूको सांसदज्यूहरूको बोरुजहरू छ केही फलफुल पनि भएको छ र केही केही चाहिँ अझै बाँकी मात्रात्मक रूपमा हेर्दा स्थानीय निकायमा पनि छ अब निर्वाचन क्षेत्र विकास कार्यक्रममा सभासदहरूले लाने खर्चमा पनि छ अनियमितताहरू जुन उद्देश्यका लागि पैसा जानुपर्ने हो गाउँमा अथवा निर्वाचन क्षेत्र विकासका लागि त्यो चाहिँ फरक ढङ्गले कुनै जिल्लामा सभासदजीहरूले चामल किनेर बाँडेको पनि हामीले रिपोर्टमा आउँल्याएका छौँ कुनै ठाउँमा चाहिँ गुम्बा विकासको लागि भन्दा दिएका अथवा मन्दिरका लागि दिएका पैसा त्यहाँ मन्दिरमा केही पनि काम नभएको या त्यो ठाउँमा स्मृति भवन पुस्तकालय भनेर दिएका पैसा पुस्तकालय पनि नभएको त्यस्ता केसहरू हामीले भेटेको हुनाले हिजोका पाठबाट केही कुरा सिकेर सुधारात्मक उसमा जानु चाहिँ पर्नेछ हुन्थ्यो बाबुराम गौतम महालेखा परीक्षा कार्यालयको प्रवक्ता तथा सहायक महालेखा परीक्षक म अर्कै विचारहरू तपाईँलाई सुनाउँछु नवीन गिरीजी भन्नुहुन्छ सभासचिवलाई पाँच करोड रुपियाँ किन पहिला पाउनुभएको वार्षिक दस लाखको हिसाब मिलाउनुपर्छ प्रदीप तुलाचन भन्नुहुन्छ यसरी पैसा बाँड्नुभन्दा राज्यले जलविद्युतमा किन लगानी नगर्ने त्यसले पो बरु जनतालाई प्रत्यक्ष र तुरन्त प्रभाव देखाउँछ यो पैसा त पहिले जस्तै सभासद र उनको पछि लाग्नेहरूको गोजीमा जाने कुरा पक्का छ भनेर भन्नुहुन्छ महादेव बरालजी भन्नुहुन्छ सभासदको काम के हो राज्य कोषको पैसा आफ्ना कार्यकर्तालाई बाँड्ने मात्र हो विकास गर्ने हो भने जीविस र गाविसलाई क्रियाशील बनाउनु पर्यो त्यो चाहिँ स्थायी हुन्छ भन्नुहुन्छ दिप अधिकारीजी भन्नुहुन्छ उनीहरूको पैसा हो र जति मागे त्यति दिने हामीलाई पनि दिनुहोस् त्यसो भए भनेर भन्नुहुन्छ शङ्कर सफर पोखरेलजी सभासदलाई किन दिने बरु स्थानीय निर्वाचन गर्ने अनि गाविसलाई दिने पैसा भन्नुहोस् यस्ता धेरै विचारहरू यहाँ आएका छन् अहिले मैले डक्टर डाक्टर नेपाललाई एकदमै कुरा हामीले एकदम बुझ्न खोजेको कुरा के हो भने हिजोको दस लाखको पनि कार्यविधि थियो तपाईँलाई म सम्झना गरौँ तपाईँहरूले जे भनिरहनु भएको छ सरकारले प्राथमिकता तोकेका जिल्लाबाट गाविसबाट खर्च गर्ने भन्दा पहिले तोकिसकेका कार्यक्रमभन्दा बाहिर रहेर यी क्षेत्रमा मात्र खर्च गर्न पाइन्छ भनेर दस लाखको कार्यविधि पनि थोकिएको थियो तर अहिले महालेखा स महालेखा परीक्षकजीले जे भन्नुभयो तीभन्दा बाहिर खर्च भएका छन् म तपाईँलाई केही उदाहरण सुनाउँछु संसद विकास कोषको पैसा कसरी खर्च भयो रामेश्वर प्रसाद रौणिया काङ्ग्रेसका सभासद हुनुहुन्छ अहिले काङ्ग्रेसको नेतृत्वमा सरकार छ उहाँले चाहिँ खेलकुद तथा शैक्षिक सामग्रीका लागि भनेर एक करोड पच्चिस हजार पच्चिस हजार रुपियाँ खर्च गर्नुभयो त्यो बिल घर बनाउने हार्डवेयर पसलबाट आयो अब अब घर बनाउने हार्डवेयर पसलबाट चाहिँ किताब र खेलकुद सामग्री कसरी आयो भनेर कहिले हिसाब किताब भएन त्यो पार्षदलाई कहिले कारवाही भएको छैन तपाईँले चाहिँ माओवादी एमाले र कङ्ग्रेसका कार्यालय भवनहरू त्यो पैसाबाट बनेका छन् ती सभासदहरूलाई कहिले पनि कारवाही भएन अहिले हामीले सोध्न खोजेको चाहिँ हामीसँग दस लाख पैसा तपाईँले भनेकै उद्देश्यभन्दा धेरै पर छैन त्यो हिजो व्यक्ति सभासदलाई दस लाख रुपियाँ थियो तर उसले जीविसमा चाहिँ बिल बुझाएर लिने तर केही कार्यविधिहरू तोकिएको थिए जसमा मात्र उसले खर्च गर्न पाउँछ भनेर त्यो लागू भएन भनेपछि अहिले सबै श्रोताले सोध्नु खोजेको कुरा चाहिँ के भने हामीले के सिस्टम बनाउन बनाउनु पर्छमै कुरा गर्नु पर्यो बनाइसकेका त छैनौँ अझै के सिस्टम हामीसँग छ जसले हामीलाई चाहिँ पाँच करोड रुपियाँ सही ढङ्गले खर्च हुन्छ र त्यसमा सभासद राजनैतिक दलको चाहिँ आफ्नो नियत आफ्नो उद्देश्य कार्यकर्तालाई पोस्ने र पाल्ने नियत हाबी हुँदैन भन्ने कुराको लागि त्यो ग्यारेन्टी गर्ने हामीले के मेकानिजम बनाइसक्यौँ एउटा चिज के छ भन्दा अब तपाईँले यो क्वेसन जुन भन्नुभयो नि यो यो जुन सबै कुरा आयो यो कुरा आउँदाखेरि चाहिँ प्रतिनिधिप्रति नै विश्वास उडिसकेको देखियो संसदीय व्यवस्थाप्रति नै विश्वास उडेर कुनै तानासा आउने भन्ने यो म्यासेज दिन्छ किन हिजो भोट यिनीहरूलाई खसालियो यी मतलब फेरि यिनीहरूले काम गर्ने बेला यी बदमास हुन् भन्ने स्थिति र बदमासी पनि गरे भनौँ न कतिले गरे जसले गर्दाखेरि त्यो गर्दा धेरै अधिकांश अहिले सत्तरी पर्सेन्टभन्दा बढी चाहिँ नयाँ सभासद छन् हरेक पार्टीमा जसले गर्दा हिजका छैनन् सत्तरी पर्सेन्ट भन्दा बढी छन् त्यसले गर्दा ती केही गर्छु भनेर आएका छन् मेरो दृष्टिकोणमा र अर्को चिज के छ भनेर भन्दा अब यिनीहरूलाई हामीले अहिले विश्वास नगर्ने र यही कर्मचारी तन्त्रबाट अगाडि जाने हो भने हिजो पनि अब कर्मचारीले नै नेपालको चाहिँ नि चुनाव गराए भनिसकेपछि यसले के कतातिर मुलुकलाई धकेलेको छ भन्दा जनप्रतिनिधि विहीन बनाएरै मुलुक अगाडि बढ्छ कि भने त्यो पनि होइन फेरि जनताको प्रत्यक्ष संलग्नता विकास निर्माणमा हुनै पर्छ त्यस कारणले गर्दा दस लाखको कुरा त अहिले देखियो नि यत्रो वर्षपछि हेर्नुहोस् त ल मैले पनि मलाई तपाईँलाई प्रश्न म भन्नु दस लाख पाउँछन् भन्ने मैले अहिले आठ दस दिन अगाडि ए दस लाख यिनीहरूले व्यक्तिगत रूपमा पाउँदो रहेछ भने आठ दस दिन अगाडि बल्ल थाहा पाएँ भने म एउटा पढे लेखेको मान्छेलाई अहिले यत्रो यो पैसा आउने गुजरमा यो स्क्रिनिङ भयो नि अब दिनुहुन्न है भन्ने यो म्यासेज एउटा पोजिटिभ म्यासेज पनि हो यसरी गलत तरिकाबाट खर्च भएको हुनाले अब बनाउँदा चाहिँ नि गलत तरिकाबाट खर्च हुने तरिका बनाउनु हुँदैन भन्ने एउटा म्यासेज भनी अहिलेसम्म भ्रष्टाचारको लागि हामीसँग सशक्त रूपमा सातवटा संस्थाहरू छन् अख्तियार दुरुपयोगदेखि लिएर सम्पत्ति शुद्धिकरणदेखि लिएर होइन राजस्व अनुसन्धानदेखि लिएर पुलिसको सिबिआईदेखि लिएर भनौँ न एक किसिमले लेखा समिति यी सबै छन् अब यी सक्रिय रूपमा लाग्नु नसकेको हो कि भन्यो मतलब त यदि हामीले हाम्रो त यस्तो वितृष्णा भइसक्यो कि यी यत्र भ्रष्टाचार निवारण गर्ने संस्था पनि छन् भ्रष्टाचार भइ पनि रहेछ भोलि विकास किन गर्ने अहिले पैसा त जम्मा भइरहेछ ढुकुटीमा जम्मा कुल पुँजीगत खर्चको तिन वर्षमा बाइस पर्सेन्ट मात्रै खर्च हुने पुँजीगत खर्च हामी हाम्रो सपना के छ दुई हजार बाइससम्म चाहिँ नि हामी वा विकासशील राष्ट्रमा पुग्ने भनेर खर्चको आकार अझै लगानी आठ प्रतिशतको खाडल हामीले भर्नुपर्ने छ आठ प्रतिशतको खाडल हामी कसरी भर्ने भन्दा सत्तरी पर्सेन्ट निजी क्षेत्रबाट तीस पर्सेन्ट सरकारले अहिले वर्षमा चार खरब र तीस अरबको पैसा यही वर्ष खर्च गर्नुपर्छ र अन्तिम बेला दुई हजार बाइसमा गएर सत्र सय अरब रुपियाँ चाहिँ हामीले त्यो वर्ष मात्रै खर्च गर्नुपर्छ र कुल नौ हजार छ सय छ्यानब्बे अरब एक्स्ट्रा खर्च गर्नुपर्ने भएको छ विकासशील देशमा एकातिर पुँजीगत खर्च नहुने अर्कोतिर सरकार परिवर्तन हुने बित्तिकै रकमान्तरको समस्या गम्म गम्म पार्टीका नेताहरू गएर रकमान्तर गरेर आफआफ्नो चिनेको व्यक्ति चिनेको ठाउँमा गर्ने भनिसकेपछि त भनौँ न एक किसिम किसिमले यो के देखिन्छ भन्दा खोइ यो परिपाटी जुन छ संविधान निर्माण भइरहेछ भनेको मतलब यो मोडालिटी जुन पुरानो मोडालिटी छ यो त गलत रहेछ त विकास निर्माण भने त प्रष्ट भयो भएन त्यसले गर्दा यो मोडालिटी जब संसारले अप्नाइरहेको यो मोडालिटीमा जाँदा के फरक पर्ला जाउँ पोजिटिभ सोचबाट जाउँ मेरो भनाइ नै त्यही हो एउटा चिज एउटा अत्यन्त महत्वपूर्ण यो रोल्पाको उहाँहरूले सोधेको यो पाल्पाको भाइले यो प्युठान र तिमीलाई म के भन्छु भन्दा मैले अहिले त यो पाँच करोडको सिलिङ जुन छ यो एउटा सिलिङ तल्लो लेभलमा मात्रै गरौं अत्यन्त विकट र अति दुर्गममा त योभन्दा बढी दिनुपर्छ त्यहाँको विकासको लागि यो जन धेरै पैसा त त्यो क्षेत्रमा जानु पर्यो जुन क्षेत्र अत्यन्त विकट पिछडिएको छ किन भन्दा विकासलाई सन्तुलन गर्नलाई नै हो यो निर्वाचन क्षेत्रमा भनेर एउटा मोडालिटी संसारमा अहिले पपुलर भए विकासलाई सन्तुलन गर्न सहाराले छ तपाईँले अघि भन्नुभयो यहाँ एउटा प्रश्नहरू सिस्टममा आए भन्छ यो सिस्टममा पैसा कहाँ खर्च गर्ने भन्ने कुरा कुन चाहिँ प्राथमिकता छान्ने भन्ने कुरामा चाहिँ त्यहाँबाट जितेर आएका सभासदहरूको भूमिका रह्यो तर खर्च गर्ने निकाय भनेको चाहिँ सरकारै हो होइन जिल्ला विकास समिति सुन्नु न उसले छान्छ मैले आफूले भने आफू मलाई यो भयो भने चाहिँ नि करप्सनलाई हामीले रोक्नु सक्छौँ भन्ने मेरो दृष्टिकोण जुन समिति छ समिति मैले झन् भने उनले अत्यन्त आवश्यक भनेर जनसमुदाय त्यहाँका चाहिँ नि हरेक हारेका जितेका सभासद सब राखेर र यो अहिले हाम्रो क्षेत्रलाई अति आवश्यक छ साराले त्यसमा कुनै भनौँ ठुलो अडिटोरियम हल बनाउने आवश्यक त्यो अडिटोरियम हल उहाँहरूले ठेक्कामा एकदम निकालेर बाहिर चाहिँ नि प्राइभेट कम्पनीलाई बोलाएर ठेक्कामा निकालेर पाएन यो अडिटोरियम हलको कस्टदेखि लिएर सबै भौतिक योजना निर्माण मन्त्रालयले बनाउँछ र उसले नै सरकारी निकायबाट त्यो निर्माण हुन्छ निर्माण भएर शत प्रतिशत जब त्यो सम्पन्न भइसकेपछि स्थानीय भनौँ न तेस्रो पार्टी स्थानीय जनसमुदायले त्यसको अब यो ठिक छ ए राम्रो बनाएछ यसलाई पैसा दिए हुन्छ भने त्यो सोसल अडिट देखि लिएर सम्पूर्ण भइसकेपछि बल्ल पैसा पाउँछ त्यसले गर्दा त्यो यहाँ केही सुधार पर्खेर बस्नु छ रूपन्दीतिर लाग्छु म धनबहादुर नेपालीजी हुनुहुन्छ धनबहादुरजी नमस्ते नमस्कार हजुर भन्नुहोस् नमस्कार नमस्ते नमस्ते हजुर म हजुरलाई यो प्रश्न पारिदिनुहुन्छ कि भनेर केही सोध्न चाहेको जस्तै दस लाख को लेखाजोखा केही छैन त्यस्तो पनि देखियो यो पैसाले साइकल प्रत्येक मान्छेलाई एक हजारदेखि पाँच हजार दस हजारसँग जनसङ्ख्या हेरेर दिएको बाँकिएको देखियो र केही काम नगरिकन पाँच करोड किन र पाँच करोड संसदको नाममा पारित गरिसके सकेपछि त्यसलाई अङ्कुश लगाउने कसले त र यही संसदी यही संसदीय व्यवस्था भ्रष्टको नयाँ अध्याय हुने त होइन भनेर सोध्न चाहन्छु हस् म आउँछु यहाँ महेश केसी दोलखाबाट हुनुहुन्छ दोलखाबाट महेशजी नमस्कार कार्यक्रम अतिथि र कार्यक्रम सञ्चालकजीलाई मेरो संयुक्त रूपमा नमस्कार हजुर नमस्कार भन्नुहोस् न दोलखाबाट महेश केसी प्रश्न यस्तो छ जुन राजधानी काठमाडौँ विकसित छ जहाँ दसवटा क्षेत्र छ त्यहाँ चाहिँ दस पन्ध्र पचास करोड जाने भयो अनि त्यो डोल्पा हुम्लामा चाहिँ अहिलेसम्म सडक छोएको छैन अनि त्यहाँ एउटा क्षेत्र छ जहाँ चाहिँ पाँच करोड जाने भयो अनि यस्तो पाराले के गरी विकास हुन्छ अनि कि पैसा मार्ने पैसा मार्ने बाटो मात्रै हो यहाँ भ्रष्टाचार गर्ने नयाँ बाटो खोजिएको हो अनि तपाईँ पाँच करोड दिनुपर्छ भनेर दाबी गर्नु राख्नु भएको छ अब दस लाख त यहाँ हिनामिना भयो भनिन्छ पाँच करोड दिँदा यसले अब कसले यो के व्यवस्था गर्ने हो तपाईँको यो भ्रष्टाचार हुँदैन भन्ने आधार के छ महेश म अन्तिम श्रोता लिन्छु भक्तबहादुर थापा अछामबाट हुनुहुन्छ सबभन्दा टाढाको जिल्ला छ लिहादौँ भक्तबहादुरजी नमस्कार भक्तबहादुरजी टेलिफोनमा लगानी गर्नुपर्ने भयो लाइन पनि काट्यो डक्टर नेपाल अहिले समग्रमा जति विचारहरू आएका छन् समग्रमा हेर्दाखेरिमा mm-hmm. यो कुरो यो यो पैसा अलिकति अनियमित ढङ्गबाट खर्च हुन्छ कि भन्ने कुराको चासो चाहिँ चासो तब यो यति राम्रो गरिदिएको छ यो पाँच करोडले एउटा के राम्रो गरिदियो भनेर भन्दाखेरि भोलि उहाँहरूले पाउने हो या नपाउने हो त थाहा छैन तर एउटा के दस लाख त आछ है मेरो उसलाई भनेर अब सबैले समात्ने भयो सभासदहरू जो जितेर गएका छन् या भन्नु ए दस लाख त यसले पाएको छ भनेर अब उसले मन परि त्यो खर्च गर्न पाउने स्थिति भएन किन मैले त थाहा थिएन मैले एक दस दिन अगाडि बल्ल ए यो पाउँदो रहेछ यत्रो वर्षदेखि पाइरहेको रहेछन् भन्ने मैले थाहा पाएँ भनेपछि अब गाउँ गाउँमा यो म्यासेज सञ्चार माध्यमदेखि लिएर सबैबाट गएको हुनाले अब दस लाखको पनि पारदर्शिता हुने भन्ने निश्चित देखियो र अर्को चिज के छ भनेर भन्दा यो सबभन्दा महत्वपूर्ण कुरा कि यो समान रूपमा जाँदा डोल्पामा पनि त्यही पैसा काठमाडौँमा पनि त्यही पैसा भन्ने जुन कुरो आयो नि त्यसै कारणले गर्दा मैले के भन्छु भन्दा केही निश्चित अत्यन्त आवश्यक क्षेत्रमा मात्र खर्च गर्न पाउने भनेपछि काठमाडौँमा खर्चै हुँदैन त पैसा खर्चै हुँदैन मेरो अन्तिम प्रश्न अब हुन त यो विषय अलिक गम्भीर छ आजै सिचाउन सकिँदैन थियो होला सकिएन पनि जस्तो लाग्छ मलाई तर के हो भने एउटा प्रश्न अहिले तपाईँ जुन भनिरहनु भएको छ नि अहिले निर्वाचन क्षेत्रका चाहिँ प्राथमिकताहरू एउटा जिल्लामा मुस्किलले चाहिँ साधारणतया दुई तिन निर्वाचन क्षेत्रहरू होला देशैभरिको कुरा गर्ने हो भने दुई तीनवटा निर्वाचन क्षेत्रका प्राथमिकताहरू के हामीले हिजो बनाएका वर्षौँदेखि प्रयोग गरेका गाउँ तहसम्म विकास आयोजनाहरू माग्ने र त्यो पुर्याउने जुन निकाय छ नि स्थायी संरचना त्यही कारण आओस् त्यसले गर्दा नयाँ मोडालिटी मैले भने जब संविधान छ्यालिस सालपछि आएको संविधान हामी फेलियर भयो भनेर अन्तरिम भनौँ न दोस्रो जनआन्दोलन गरेर नयाँ संविधान बनाइरहेछौँ भने त्यही छ्यालिस सालपछिको यही मोडालिटी यो त प्रत्यक्ष जनता संलग्न नभएको मोडालिटी रहेछ भनेर यो त फेलियर देखियो नि प्रष्ट फेलियर देखियो त्यसले गर्दा यो नयाँ मोडालिटी अरू देशले नेपालले मात्रै अरू देशले अप्नाएको हुनाले यसमा अझै पारदर्शीबाट सिक्नु पर्यो अरूबाट अरूबाट ए भ्रष्टाचार हुँदो रहेछ गलत हुँदो रहेछ त्यसले गर्दा हाम्रा सभासददेखि लिएर यत्र अख्तियार भनौँ न अख्तियार लगायतका यत्र भ्रष्टाचार नियोजन के अरे रोक्ने चाहिँ संस्थाहरू यी सक्रिय भएर यसलाई जनताको पैसा जनताको लागि उपयोग हुन दिनु पर्यो अब यसलाई यो ढङ्गले सोध्छौँ भनौँ न अब नेपालमा पन्ध्र वर्षदेखि स्थानीय निर्वाचन भएन स्थानीय तहको योजना के हो भनेर चिन्न सक्ने बुझ्न सक्ने र स्थानीय तहमा त्यो तहको बस चलाउन सक्ने स्थानीय नेताहरू अहिले जन स्थानीय तहमा छैनन् जिम्मेवार तहमा छैनन् भनेपछि हामीले फेरि हामी विकेन्द्रीकरणको कुरा गर्ने हामी संहिताको कुरा गर्ने अनि हामीले यताबाट सभासदलाई पैसा दिएर स्थानीय तहको विकास हुन्छ भनेर सोच्ने कि बरु स्थानीय तहमै नेता जन्माउने व्यवस्थातिर यो त्यो पनि गर्ने यो पनि गर्ने दुइटै बाहेकै छ यो संसारो नभए भए मैले भन्दैन थिएँ यी स्थानीय तहको निर्वाचन पनि गर्ने त्यसले पनि बढी सतर्कता र पारदर्शिता बनाउँछ त्यताबाट पनि विकास निर्माणको काम जान्छ यता किन जनताको पैसा जनताकै जाने हो जुन तहबाट भए पनि तर प्रत्यक्ष रूपमा यसरी गयो भने अझै हुन्छ भन्ने एउटा आश हो किनभने पोजिटिभ वेबाट थिङ्क गरौँ किन मुलुकलाई त हामीलाई त विकास गर्नु छ त्यसले गर्दा यो किन व्यवस्थाप्रति नै एक किसिमले मान्छेको वितृष्णा जागेपछि भोलि त तानासाह जन्मिन्न भन्ने के ग्यारेन्टी हिज के स्थिति आयो भन्दा कर्मचारीहरूले चुनाव गराए त्यो भनौँ त्यत्रो विकास निर्माणको कामहरू कहाँ गयो कर्मचारी थ्रु नै उसमा गयो कर्मचारीको त जनताप्रति उत्तरदायित्व हुँदैन उनीहरूको जनता प्रति उत्तरदायी हुने अब तपाईँ हाम्रै बजार बकुल लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने